आफ्नै मायालाई यो मालले जाय त्यो मालले बुझिदिए पञ्चे बजार बजाउँथे मायालाई आधा उमेर ढल्केर गइसक्यो कहाँ झन्डा के गरम भइसक्यो ठुला भए मैले जस्तै माया जल्ला हुने जोगी भन्दै सानोलाई पाउने भयो भए सजाउँदै मायालाई यो मनले जाय त्यो मनले बुझिदिए पञ्चे बजार बजाउँदै मायालाई मैले जस्तै माया जल्ला हुने जोगी भन्दै जस्तै फुल्लिन्छु तिमीलाई देख्दा संसारै भुलिन्छु फुल भए सजाउँदै माया यो माले बाजा बजाउँथे माया तिम्रा लागि तयार छु मर्न नि तिम्रै